सोजो अति सुन्दर अनि धेरै हाते छ मेरो एउटा साथी छ मेरो एउटा साथी छ हो घर घुर्की लाउँदै मलाई आँखा तर्ने घर के लाउँदै मलाई आँखा तर्ने एकान्तमा पाए चुम्दै अङ्गालोमा बेर्ने अलि चञ्चल अति सुन्दर अनि धेरै जाति छ मेरो एउटा साथी छ ओ मेरो एउटा साथी छ कतिलाई आधारमा फुलाउने मन्द मन्द मुस्कानमा बसन्त झुलाउने बसन्त झुलाउने अलि चञ्चल अति सुन्दर अनि धेरै जाति छ मेरो एउटा साथी छ ओ मेरो एउटा साथी छ